जब जब रात बढ्दै जान्छ तब दुख्छ मुटु सोध्छु तिमी यति बेला सायद दे हौली बिछौनामा मनभरि म प्रतिको मायाहरू छचल्किएको बेला बिझाउँदो हो त्यो अभावको तन्नाहरूले तिमीलाई चिहाउँदो हो आकाशको जुन मझेरीमा तिमी टोलाएर बसेको हो मलाई थाहा छ तिमी दुःखी छौ तिमी भित्रभित्रै पिल्सिएकी छौ दुःखमा हो मैले तिमीलाई सधैँ हँसाउने बाचा गरेको छु तर पनि यी परिस्थितिका साङ्लाहरूले बाँधेर राखेको छ मेरा बाचाहरूलाई लाचार जस्तै भएको छु म डरले बिस्तारै डेरा जमाउँदैछ कल्पनाको क्षितेजमा थाहा छैन त्यो कहिले मेरो जीवनलाई तहस नहस पार्ने योजनामा बसेको छ त्यसैले त यो मुटुको क्रन्दनहरू पुर्याउँदैछु तिमीसम्म पुर्याउँदैछु तिमी नहुँदा चलेका यो मुटुको दया लाग्दो आभास मुटुदेखि मुटुसम्म नमस्ते अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम मुटुदेखि मुटुसम्म आज पनि सदा चाहिँ तपाईँका मुटुका कथा तपाईँका मुटुका आवेगहरू तपाईँका प्रेमका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनका लागि आज पनि आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ आफ्ना मनभित्रका आवेगहरू तपाईँका मनका कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउन सक्नुहुन्छ तपाईँका मनका कुराहरू जो तपाईँलाई भित्रभित्रै रुवाइरहेको छ जसले तपाईँलाई भित्रभित्रै तडपाइरहेको छ त्यो भावनाहरू सबै तपाईँले आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्मको यो व्यवसायमा आज एक्लै छु कोही पनि हुनुहुन्न स्टुडियोमा एक्लै तपाईँको साथ खोज्नको लागि यो अँध्यारो रातमा यतिखेर गुनगुनाइरहेको छु मेरा आवाजहरूलाई तपाईँको आवाज बनाउने कोसिस गर्दै तपाईँ पनि तपाईँको आफ्नो मान्छेको मुटुसम्म तपाईँका मुटुका कुराहरू पुर्याउन चाहनुहुन्छ भने तपाईँले मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुनेछ त्यसै गरी तपाईँले डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा पनि हामीलाई कमेन्टहरू पठाउन सक्नुहुनेछ तपाईँका कमेन्ट र एसएमएसहरू लिएर म आउने नै छु अहिलेको लागि भने यो एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि करती तुझसे प्यार नहीं करती पर कोई ऐसी शाम नहीं जब मैं अपनी तन्हाई में तेरा इंतजार नहीं करती मैं तुझसे प्यार नहीं करती प्यार नहीं करती पर शहर में जिस दिन तू न हो ये शहर पराया लगता है हर फूल लगे बेगाना सा हर शजर करता है मैं तुझसे प्यार मुझसे प्यार नहीं करती यो सुमधुर साङ्गीतिक आवाज राखेँ मैले तपाईँको लागि र तपाईँ पनि तपाईँका आफ्नो मान्छेको मुटुसम्म आफ्नो मान्छेका शब्द रूपी माया रूपी शब्द रूपी मायाहरू पठाउन चाहनुहुन्छ भने तपाईँले पनि मोबाइलको म्यासेज बक्समा गएर याज आर्यस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज पठाउन सक्नुहुनेछ र तपाईँका म्यासेजहरू प्राप्त गरिरहेको छु तपाईँले फेसबुक मार्फत पनि कमेन्टहरू गरिरहनु भएको छ र फेसबुकमा चाहिँ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सरोवर पेजमा गएर तपाईँले कमेन्टहरू गर्न सक्नुहुन्छ हुनुहुन्छ आज एक्लै छु सायद तपाईँले अलिकति डिस्टर्बेन्स महसुस गरिरहनु भएको होला केही मैले बोल्नलाई ढिला गरिरहेको अवस्थाहरू होला यसमा तपाईँले हुनेछ भन्ने मैले बुझेको छु र यतिखेर तपाईँको एसएमएसहरू लिन चाहन्छु थुप्रै एसएमएसहरू आइसकेको छ र एसएमएस रहेको छ अह एसएमएस थुप्रै साथीहरूको आइसकेको रहेछ तपाईँले माया गरेर पठाउनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्मलाई र मुटुदेखि मुटुसम्ममा पहिलो एसएमएस छ नमस्कार दादा मि छुच्चे डिम्पल आहा लजालु निगिता अखुसी अखुसी लेख्नु भएको छ खुसी भएको होला सायद खुसी दिन्छु उपहार तिमीलाई जीवनभरिको कामना खुसी दिन्छु उपहार तिमीलाई जीवनभरिको कामना माया दिन्छु कोसेली तिमीलाई टाढा हुँदाको सम्झना है मिस यु एन भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच छुच्ची डिम्पलजी लजालु निकिताजी हुनुहुन्छ हामीलाई सधैँ माया गर्नुहुन्छ निकिताजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस नमस्कार आ, नमस्कार म रिता राई रोदन फ्रम धनकुटा पोखरबिन्दा छ भन्नुभएको छ अह माफ गर्नु होला पोखरबिन्दा रौतावटको सम्झेछु मैले पाखवास लेख्नु भएको रहेछ धनकुटाबाट छ सन्देश भन्नुपर्दा प्यारी साथी निगिता लामिछानेलाई गुड नाइट एन्ड अलिस शुभ के लेख्नुभएको थियो अलिकति मैले नबुझेँ कि एएलआइएसएच लेख्नु भएको छ अलिस सुभाष शैलेश र सुस्मिता भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच रिताजी तपाईँले सम्झनु भएको छ धनकुटादेखि थाहा छैन धनकुटामा रेडियो सर्भर कस्तो सुनिन्छ या सुनिन्छ या सुनिँदैन तपाईँले आगामी कार्यक्रमहरूमा हामीलाई जानकारी गराउनुहोला त्यसै गरी अर्को एसएमएस छ सन्जोग लामा जुन सन्जोग लामाजीले पठाउनु भएको रहेछ जुन उड्दा आहा जुन उदार रात अह बाछा गम भन्नुभएको छ यो अलिकति मैले केही मिस्टेक गरेँ कि सञ्जोगजी सरी है तपाईँलाई मैले केही गलत उच्चारण गरेको भए त्यसबाट परेको प्रभावप्रति म क्षमा प्रार्थी छु सञ्जोग लामाजीले लेख्नुहुन्छ जुन उदा रात जुन उदाउँदा रात भाग्छ घाम उदाउँदा बिहानी मिलन मिलन भए जिन्दगी बाँच्छ बिछोड भए कहानी भन्नुभएको छ होइन त दादा खाना भयो भन्नुभएको छ चाहिँ पनि खाना भइसकेको छ जी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि माफी पनि माग्छु तपाईँले केही गल्ती मैले केही गल्ती उच्चारण गरेको भए तपाईँले लेख्नुभएका शब्दहरू त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र दादा माम भो भन्नुभएको छ भइसकेको छ तपाईँको पनि भयो होला इट्स मी मनिष लामा फ्रम मकवानपुर मेरो प्यारी कान्छु युनिसालाई नरिसाउनु ल भन्न चाहन्छु ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच मनिषजी तपाईँको एसएमएसको लागि लौ न निकिता आहा युनिसाजी नरिसाउनु होला है तपाईँलाई कति माया गर्नुहुन्छ मनिषजीले हेर्नुहोस् त नरिसाउनुहोस् भनेर एसएमएस पठाइरहनु भएको छ यो अन्धकार रातको समयमा तपाईँलाई धेरै सम्झिरहनु भएको होला सायद एकचोटि फोन चाहिँ गरेर दिनुहोला नरिसाउनु होला युमिसाजी यो आग्रह गरेँ विकास यो आग्रह गरेँ मैले मा मनिषजीको तर्फबाट <laughs> त्यसै गरी अर्को एसएमएस छ एसएमएसमा लेख्नुहुन्छ जुन उदाय रात हुन्छ अह जुन उदाय रात हुन्छ घाम उदाय बिहानी सफल भए माया हुन्छ असफल भए कहानी आज मेरो माया पनि कहानी भएको छ निष्ठुरी यमको भलो चाहने अभागी युनिसा गोगन पानी भन्नुभएको छ युनिसाजी आहा अभागी नभन्नुहोला आफैले आफैलाई सायद तपाईँको आफ्नो मान्छेले पनि धेरै माया गरिरहनु भएको छ तपाईँहरू एउटै पढ्नुभयो कि भएन अघि मनिषजीले पनि पठाउनु भएको थियो मनिषजीले युनिसा भन्नुभएको थियो तपाईँ नै हो कि तपाईँ नै भए चाहिँ तपाईँलाई धेरै सम्झिरहनु भएको छ रिसाउनु भएको छैन तपाईँको माया कहानी त बनोस् तर दुःखद कहानी होइन सुखद कहानी बनोस् यही कामना गर्छु म थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र गुड इभिनिङ हाई के छ खबर बिन्ती दाजु मेरी लभली कान्छु युनिसालाई नरिसाउनु भनिदिनु ल म मनिष लामा मकवानपुरबाट भन्नुभएको छ मनिषजीले फेरि युनिसाजीलाई एसएमएस गर्नुभएको छ युनिसाजी कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ भने तपाईँलाई मनिषजीले नरिसाउनको लागि आग्रह गर्दै हुनुहुन्छ प्लिज नरिसाउनुहोला आफ्नो मान्छेलाई कल गरिहाल्नु होला आफ्नो मान्छेसँग धेरै रिसाउनु पनि हुँदैन <laughs> कहिले हाँसो कहिले रुदन माया भनेको यस्तै हो होइन त्यसै गरी अर्को एसएमएस छ रविना मुक्तानजी मेरो मुटुको धाड़कान, बिके आहा बिके मलाई बिकेएमलाई लेख्नुभयो कि के भयो बिकेएमएलएआई लेख्नु भएको छ बिकेएमलाई सन्चो छैन प्लिज आफ्नो केयर गर्नु दादा हजुरले नि सम्झाउनु न हो भन्नुभएको छ अवश्य पनि बिकेएमजी तपाईँलाई पनि म भन्दैछु तपाईँलाई सन्चो छैन रहेछ प्लिज रविनाजीले तपाईँलाई रिक्वेस्ट गरिरहनु भएको छ तपाईँ पनि आफ्नो केयर गर्नुहोला बढी कामहरू गर्ने अलिकता यो बिरामी भएको बेला पनि आराम नगरिन्छ नगर्नुहोला र एकचोटि रविनाजीलाई चाहिँ कल गरिहाल्नुहोला किन भन्दा आफ्नो मान्छेको आवाज मात्रै सुन्न पाए पनि यो आ, अधेरी रातमा एकदमै राहत महसुस हुन्छ तपाईँ एसएमएस गर्दै गर्नुहोला मोबाइलको म्यासेज बक्समा गएर यच आर यच त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने यो सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि तूने लब से आंखों को मन्नतें पूरी तुमसे ही तू मिले जहा मेरा जहा है वहा रौन के सारी तुमसे ही तो छू लिया तूने लब से आंखों को मन्नतें पूरी तुमसे ही तू मिले जहां मेरा जहां है वहां रौनक सारी तुमसे ही लिएर आउँछ पनि थाहा छैन ए केलाई चिन्ता गर्छु त नि मोबिलको मेसेज बक्समा गएर टाइप गर यो चार्यस न चौगुडा फिडर छ भने सिएच युनिलिभर फिडर छ भने युएच भुटनदेव फिडर छ भने बिएच ग्रामीण फिडर छ भने जिएच टाइप गर होइन अनि त्यसपछि चार चार दुई दुईमा पठाइदेऊ त्यसपछि त लोड सेडिङ तालिका फ्याटै तिम्रो मोबाइलमा आयो लोड सेडिङ तालिका मेरै मोबाइलमा आयो कार्यक्रम सुरताल स्टार भोट गर्नुहोस् जिताउनुहोस् कोड नम्बर एक कल्पना ललिता बुढा थुकी पदम पोखरी तिम्रो छेउमा झरेको थिएँ पिच्छौ कि त भने हो तिम्रो छेउमा झरेको थिएँ कोड नम्बर दुई पारु महरा टिसिएन रोड जुनलाई हेरिरहन्छु म तारासँगै चलाइरहन्छु एक्लै एक्लै कान्तमा बसी कोड नम्बर तिन कल्पना कुसुम भीमफेदी मैले रोड नम्बर चार थिङ बसमाडी र कोड नम्बर पाँच बुद्ध मोक्तान हटिया मन मिल्ने मान्छे कतै भेट्यो कि तिर्खा लागे प्यास कतै मेट्यौ कि तिमीले आफूलाई मनपर्ने आवाज छान्नुहोस् अनि भोट गर्नुहोस् भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर यचआरएस लेख्नुहोस् एउटा खाली ठाउँ छोडेर यस्टी लेख्नुहोस् र आफूलाई मनपर्ने आवाजको कोड नम्बर लेखेर चार चार दुई दुईमा एसएमएस गर्नुहोस् तपाईँको भोटिङको आधारमा हामी बनाउँछौ एकजनालाई सुरताल स्टार विगत सबैको हुन्छ अनि हुन्छ पीडा सबैसँग त्यही पीडाको घाउमा मलमपट्टी लगाउने हाम्रो प्रयास कार्यक्रम बितेका फलहरू कार्यक्रम बितेका फलहरू कहिले टुट्छ साहस कहिले जुट्छ बलहरू सम्झनामा आइरहन्छ बितेका पलहरू हरेक बिहिबार राति नौ पन्ध्रदेखि दस बजेसम्म मात्र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा साथी चन्द्रको साथमा बाटो ださい。 छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा श्रोता यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्ज अनि यो हो कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको आजको बसाइमा म एक्लै छु आज प्राविधिक साथीहरू पनि हुनुहुन्न एक्लै भए पनि तपाईँको माया तपाईँको कुराहरू तपाईँका वेदना तपाईँका खुसीका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनका लागि म उपस्थित छु तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँ पनि आफ्नो मान्छेलाई आफ्नो मान्छेको मुटुसम्म तपाईँका मनका कुराहरू पुर्याउन चाहनुहुन्छ भने तपाईँले मोबाइलको म्यासेज बक्समा गएर यच आर आरयस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिनमा म्यासेज गर्नुभयो भने तपाईँका कुराहरू तपाईँका शब्द रूपी ती भनाइहरू तपाईँका मनका कुराहरू म तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने कोसिस गर्नेछु र तपाईँले डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ हाम्रो पोस्टमा यतिखेर तपाईँको एसएमएस लिन चाहन्छु अर्को एसएमएस छ चन्द्र दाई मलाई यो प्रोग्राम एकदमै मनपर्छ मलाई लाग्छ म यो प्रोग्राम बिना बाँच्न सक्दिनँ दाई मलाई आफ्नो मान्छेले त छोडी गयो तर दाई यो प्रोग्रामले छोडी नजानु ल युनिसा भन्नुभएको छ युनिसाजी थ्याङ्क यू सो मच प्रोग्रामलाई यति धेरै माया गर्नुभएकोमा र दुःख पनि लाग्यो थाहा छैन तपाईँको आफ्नो मान्छेले तपाईँले साँच्चै छोडेको हो कि होइन तर म कामना गर्छु तपाईँको आफ्नो मान्छेले सायद घुर्क्याउनु मात्र भएको होला तपाईँलाई छोड्नु भएको छैन यो निसाजी र प्रोग्रामको लागि यति धेरै माया गरिदिनु भएको छ यति धेरै माया दिनुभएको छ त्यसको लागि म मनैदेखि आभार व्यक्त गर्दछु र युनिसाजी तपाईँको जिन्दगीमा खुसी नै खुसी छाओस् तपाईँको मान्छे तपाईँलाई छोडेर चाहिँ नजाओस् यो कामना चाहिँ म गर्छु त्यसै गरी अर्को एसएमएस छ शर्मिला थिङ मुस्कान मनमा छ शर्मिला थिङ मुस्कानजीले गर्नुभएको रहेछ बसमाडीबाट आहा शर्मिलाजीले सुर्ताल स्टारमा पनि गीत गाउनुभएको थियो जस्तो लागेको थियो आहा शर्मिलाजीले बसमाडीबाट हामीलाई एसएमएस गर्नुभएको रहेछ पिर व्यथा हुन्छ नै नहुने कुनै हुन्छ र पीर व्यथा हुन्छ नै नहुने कुनै हुन्छ र आँसु अछानै अह अह आँसु आउँछ नै कसले पो बाहिर देखाउँछ र धोकामा पो रुन्छौ त खुसीमा कुर हुन्छ र भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन उहाँको शर्मिलाजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र राम्रो मुक्तक रूपी सायरी लेख्नु भएको छ एकदमै राम्रो खुसी लाग्यो राम्रो कुरा लेख्नु भएको छ मान्छे साँच्चै नै रुन त रोइहाल्छ नि सबैले कहाँ देखाउँछ र होइन थ्याङ्क यू सो मच शर्मिलाजी यो तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ दा के छ खबर सन्चै हुनुहुन्छ म चुरायामा दुई नयाँ बस्तीबाट दिपा लामा थिङ भन्नुभएको छ एन्ड मेरो बादल पारेको मायालाई मिस यु सो मच एन्ड ह्याभ अ नाइस डे आज भोलि भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच तपाईँलाई दिपाजी नयाँ बस्तीदेखि हामीलाई एसएमएस गर्नुभएको रहेछ अवश्य पनि बादल पारेको तपाईँको आफ्नो मान्छेले पनि तपाईँलाई सम्झिरहनु भएको होला मन नदुखाउनुहोस् किन भन्दा तपाईँले जति उहाँलाई माया गर्नुहुन्छ उहाँले पनि तपाईँलाई त्यत्तिकै माया गर्नुहुन्छ मलाई चाहिँ यस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ कुनै थाहा छैन जे होस् खुसी लाग्यो तपाईँको एसएमएस पढ्न भए दिपाजी थ्याङ्क यू सो मच त्यसै गरी अर्को एसएमएस छ ब्रदर मी भगवान अधिकारी फ्रम हाँडी खोला छ म मेरो मुटुको धर्कन सरुलाई माया गर्छु भन्नु कसरी साथ दिन्छु भनौँ कसरी एन्ड आई लभ यु सर आई लभ यु भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन सरुजीलाई धेरै माया गर्नुहुँदो रहेछ सरुजी प्रोग्राम सुन्दै हुनुहुन्छ भने भगवान्जीले तपाईँलाई यति राम्रो एसएमएस पठाउनु भएको छ तपाईँ रेडियो सर्भर सुन्दै हुनुहुन्छ भने यो आवाज हो तपाईँको मनभित्रको साथी चन्द्रको अनि तपाईँको आफ्नो मान्छेको मुटुका भावनाहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनको लागि देखिरहेको छु त्यसै गरी अर्को एसएमएस कार्यक्रम मुटुदेखि मुटुसम्ममा दाजु मैले मेरो मुठुलाई सो मिस गरिरहेको छु भनिदिनुहोस् न प्लिज सुशान्त लामा हेटौँडाबाट भन्नुभएको छ थ्याङ्क यू सो मच सुशान्तजी र सुशान्तजीको आफ्नो मान्छे को हुनुहुन्छ रेडियो सर्भर सुन्दै हुनुहुन्छ भने साथै सुशान्तजीले तपाईँलाई धेरै सम्झिरहनु भएको छ लौ तपाईँले एकचोटि एसएमएस या फोन भए पनि गरिहाल्नु पऱ्यो तपाईँ <laughs> यो आग्रह गर्छु र श्रीशान्तजी मैले तपाईँको नाम गलत उच्चारण गरेको भए सरी यस आरआइएसएएनटी श्रीशान्त लेख्नु भएको छ थ्याङ्क यू सो मच तपाईँलाई यो एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस प्राप्त भएको छ एसएमएस लेख्नुहुन्छ हाई दादा नमस्ते खाना भयो त भन्नुभएको छ अह खाना भइसकेको छ म पोखराबाट अभागे सरोज आजको यस प्रोग्राममा एसएमएस गर्नु म एकजनाको हात छ उसको नाम हो निगिता म उसलाई सधैँ के भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच पोखरादेखि सम्झनमार चाहिँ धेरै टाढाबाट सरोजी थ्याङ्क यू सो मच पोखरातिर रेडियो सर्भर सुनिन्छ कि सुनिँदैन यो चाहिँ तपाईँले पनि यसो जानकारी गराइदिनु भए म आभारी हुने थिएँ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र तपाईँको आफ्नो हात रहेको छ भन्नुभएको छ निकिताजीले पनि उहाँलाई एसएमएस गर्ने तरिका भनिदिनु भएको छ निकिताजी थ्याङ्क यू सो मच तपाईँलाई पनि त्यसै गरी अर्को एसएमएस छ म मेरो मनको राजा सुनिललाई मिस यु एन्ड लभ यु सो मच भन्न चाहन्छु म अस्मिता पोखरीबाट भन्नुभएको छ अस्मिताजी थ्याङ्क यू सो मच पदमपोखरीदेखि हामीलाई एसएमएस गरिदिनु भयो अवश्य पनि सुनिलजीले पनि तपाईँको सन्देश सुनिरहनु भएको होला तपाईँको मनको कुरा उहाँसम्म पुगिसकेको छ म आशा गर्छु त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र दाजु माम भयो त फ्रम निबुवाटारबाट विजय लामा हुनुभएको छ विजयजी खानापिन भइस खानपिन भइसक्यो तपाईँको भयो कि भएन थाहा छैन म मेरो फ्यामिली एन्ड फ्रेन्डलाई मिस यु भन्न चाहन्छु मि प्रविसा माफ गर्नुहोला मैले अर्को एसएमएस पढ्न थालेछु निबुवाटारबाट विजयजीले लेख्नु भएको छ मायाको माईको सन्देश अह मायाको सन्देश भन्नुभयो कि माईको सन्देश लेख्नुभयो माईको सन्देश लेख्नुभयो होला मेरो सन्देश लाइक अधुरो रेल बिना जित अधुरो खेल बिना अह लिग अधुरो रेल बिना जित अधुरो खेल बिना रुख अधुरो अह जमी बिना म त अधुरो डट डट डट छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच विजयजी तपाईँको एसएमएसको लागि तपाईँको पुरा एसएमएस पढ्न पाइनँ सरी त्यसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दाई के छ खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ अह म त सन्चै छु तपाईँलाई कस्तो छ कुनै म मेरो फ्यामिली एन्ड फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु मि प्रविसा राणा फ्रम हाडी खोला भन्नुभएको छ प्रविसाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र तपाईँको फ्यामिली र फ्रेन्ड्सहरूले पनि कार्यक्रम मुटुदेखि मुटुसम्मबाट तपाईँको आफ्नो मान्छेलाई सन्देश पुगिसकेको छ यो आशा गर्छु र अबको क्रममा भने तपाईँका एसएमएसहरू तपाईँ चाहिँ गर्दै गर्नुहोला एसएमएस मोबाइलको म्यासेज बक्समा गएर यच आरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिन म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको फेसबुक मार्फत प्राप्त भएका एसएमएसहरू लिन चाहन्छु यतिखेर छ टाढाबाट हामीलाई सम्झनु भएको छ दिलको धनी बुद्ध लामाजीले दक्षिण कोरियाबाट सधैँ गर्नुहुन्छ हामीलाई एसएमएस र उहाँले लेख्नुहुन्छ टाढैबाट भए पनि रात्रिकालीन नमस्ते साथमा मिठो सम्झना तपाईँलाई म उही समुद्र पारेको कान्छो दिलको धनी बुद्ध लामा सम्पूर्ण साथीहरूलाई मिठो सम्झना अनि मनको कान्छोलाई सदाबहार आहा सदाबहार अजम्बरी माया भन्दै बिदा हुन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच दिलको धनी बुद्ध लामाजी तपाईँको यो एसएमएस भनौँ यो सन्देशको लागि तपाईँले फेसबुक मार्फत पठाउनु भएको थियो त्यसै गरी अर्को फेसबुक कमेन्ट छ लेख्नुहुन्छ अह लेख्नुहुन्छ गणेश दुलालजीले रेडियो निकासका सहकर्मी हुनुहुन्छ उहाँ लेख्नुहुन्छ आफू त मुटु अनि मन हराएको मान्छे आफू त मुटु अनि मन हराएको मान्छे कुनै दिन तिमीले धेरै मन पराएको मान्छे आफू त मुटु अनि मन हराएको मान्छे कुनै दिन तिमीले धेरै मन पराएको मान्छे खै के गल्ती गर्यौ जानेर या अजन अन्जानमा खै के गल्ती गरेछु जानेर या अन्जानमा विरक्तिएर आफैबाट पल पल डराएको मान्छे भन्नुभएको छ वा एकदमै राम्रो छ तपाईँको यो मुक्त गणेशजी थ्याङ्क यू सो मच तपाईँले सदैव हामीलाई एसएमएस गरिरहनु भएको छ आगामी दिनमा पनि तपाईँको यो एसएमएसहरू पढ्न पाऊँ तपाईँको यो सन्देश तपाईँको आफ्नो मान्छेसम्म पनि पुगिसकेको छ म यही अपेक्षा गर्छु तपाईँको पनि सन्देश पढेँ गणेशजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि दिलको धनी बुद्ध लामाजीको पनि सन्देश मैले पढिसकेको छ पढिसकिएको पढिसकेको छु माफ गर्नुहोला त्यसै गरी जीवराज बखरेलजीले मलाई धेरै राम्रो लाग्यो भनेर अघिको त्यो ओपनिङ थियो एउटा ओपनिङलाई चाहिँ राम्रो लाग्यो भनेर जीवराजजी हाम्रा मित्र हुनुहुन्छ रेडियो निकासका उहाँले पनि सम्झिरहनु भएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु जीवराजजी तपाईँको यो कमेन्टको लागि सम्झिरहनु भएको छ तपाईँलाई पनि तपाईँले पनि सम्झिरहनु भएको छ मैले पनि तपाईँलाई धेरै सम्झिरहेको छु र माया चाहिँ नमान्नुहोला है हाम्रो भेटघाट पनि पात्रिरहेको छ जीवराजी थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट पढ्न चाहन्छु लेख्नुहुन्छ नमस्कार चन्द्र दादा म सरोवर एफएमलाई माया गर्ने सबिना लामा भैँसे छ किसेरीबाट भन्नुभएको छ सबिनाजीले हामीलाई सम्झनु भएको छ उहाँले लेख्नु भएको छ मेरो मुटुको धड्कन विकासलाई छोटो जिन्दगीको लामो सम्झना ख्याल ख्याल भन्नु हो कि ख्याल भन्नुभयो <laughs> अलिकता माफ गर्नु होला है सबिनाजी मैले गलत पढेको भए उहाँले लेख्नु भएको छ हजुरको हजुरको लागि विकास मलाई हजुरको याद साह्रै सत यादले सताइरहेको छ के गर्ने कान्छो समय र परिस्थितिले टाढा भए हजुरसँग बिताएको ती पलहरू सम्झेर हजुर आउने बाटो कुरिरहेकी छु मिस यु एन्ड लभ यु विकास उही हजुरलाई धेरै माया गर्ने सबिना ओके बाई बाई भन्नुभएको छ थ्याङ्क यू सो मच सबिनाजी तपाईँको एसएमएसको लागि तपाईँको आफ्नो मान्छेले पनि तपाईँको यो एसएमएस तपाईँको यो कमेन्ट पाइसक्नु भएको छ अवश्य पनि टाढा हुनुहुँदो रहेछ धेरै दुःख नमान्नुहोला सबिनाजी के गर्ने परिस्थिति यस्तै हो कहिलेकाहीँ टाढा कहिले नजिक तर जतिसुकै टाढा भए पनि भौगोलिक रूपमा हाम्रो मुटु भने सदैव नजिक रहन्छ त्यसै गरी तपाईँको आफ्नो मान्छेसँग पनि तपाईँको मुटु सदैव नजिक रहनेछ यही कामना गर्छु त्यसै गरी अर्को एसएमएस छ बाहिरी रूप जति नै राम्रो भए पनि भित्री मनमा खोट हुँदो रहेछ बाहिरी रूप जति नै राम्रो भए पनि भित्री मनमा खोट हुँदो रहेछ आफ्नो सम्झी माया लाए पनि निष्ठुरीको मनमा अरू नै हुँदो रहेछ हाई दादा मे हर्नमाडी साथबाट छुच्ची सुभद्र लामा भन्नुभएको छ तर मलाई छुच्ची नै नभन् भन्नु ल भन्नुभएको छ छुच्चीजी <laughs> मैले छुच्ची नै भने है त सुभद्राजी <laughs> र एकदमै राम्रो सन्देश पनि लेख्नु भएको छ उहाँले लेख्नुहुन्छ बाँकी एन यो मुटुदेखि मुटुसम्म भन्ने प्रोग्राम चाहिँ धेरै मनपर्छ एन्ड रेडियो सरोवर सरोवर होल युनिटलाई धेरै धेरै सम्झना छ है भन्नुभएको छ एन्ड मेरो अल फेसबुक फ्रेन्डलाई मिसिङ अलर्ट भन्नुभएको छ थ्याङ्क यू सो मच छुच्चीजी तपाईँको एसएमएसको लागि तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को सन्देश पनि छोड्नु भएको छ सबिनाजीले नै फ्याफुला चन्द्र दादा अगाडि लेख्नुहुन्छ उहाँले उहाँले के लेख्नु भएको छ म हेर्दैछु फ्याफुला चन्द्र दादा म सबिना भैँसे छबाट मेरी लभली बसन्ती कान्छु बबिता डिम्पल निकिता सानु पूजा गोली प्यारिसिस युनिसा थिङ मायालु अप्सना बुनु विमला देवर बाबु राजु भन्नुभएको छ राजु घधान मानव विनोद इन्द्रमान प्यारो छोरा सन्दीप सबैलाई मिस एन्ड लभ यु भन्न चाहन्छु ओके गुड नाइट चन्द्र भन्नुभएको छ थ्याङ्क यू सो मच सबिनाजी तपाईँको यो कमेन्टको लागि आगामी दिन पनि तपाईँको यस्तै कमेन्टहरू पढ्न पाइरहँ यही अपेक्षा गर्छु त्यसै गरी अर्को एसएमएस अर्को कमेन्ट छ सम्झनाजीले लेख्नु भएको छ म हेटौँडा दुईबाट सम्झना लामा तिमी बिनाको जीवन सास बिनाको धड्कन म कसरी हाँस्नु म कसरी बाँच्नु भन्नुभएको छ सम्झनाजी दुःखी हुनुहुन्छ किन दुःखी हुनुहुन्छ गत साता पनि यस्तै लेख्नु भएको थियो थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि दुःखी नहुनुहोला हामी छौँ नि हाँसिरहनु होला है त तपाईँ त्यसै गरी तपाईँले नै लेख्नु भएको छ हाई दादा दर्शन खानपिन भयो भन्नुभएको छ भइसकेको छ सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु तपाईँलाई पनि सन्चै होला सम्झनाजी म हेटौँडा दुईबाट सम्झना लामा माया त मेरो अह माया त मेरो आजन्मभरि अह अजम्बरी भयो भएर के गर्नु भाग्यमा बिछोड लेखेर पछि माया त्यसलाई गर्नु जसले आँसु पुछिदिन्छ भन्नुभएको छ अजम्बरी भयो तर बिछोड भयो भन्नुभएको छ सायद बिछोडको पीडामा हुनुहुन्छ कि जस्तो लाग्यो सम्झनाजी दुःखी नहुनुहोस् हेर्नुहोस् यो बिछोड भएको बेलामा तपाईँलाई जति दुःख मिल्छ मान्छेलाई दुःखले अझ बढी दरिलो बनाउँछ मलाई चाहिँ यस्तै लाग्छ तपाईँलाई कस्तो लाग्छ कुनै थाहा छैन जे होस् तपाईँ हाँस्नुहोला तपाईँ हाँस्नु भएन हामी हाँस्छौँ सम्झनाजी त्यसैले तपाईँले चाहिँ धेरै दुःखी भएर आँसु झारेर चाहिँ नबस्नुहोला हामी छौँ तपाईँको साथमा तपाईँ ढुक्क हुनुहोस् हामी भएसम्म तपाईँले केही चिन्ता लिनु पर्दैन हामी हँसाउँछौँ रेडियो सर्भर होल युनिट तपाईँलाई <coughs> हँसाउनका लागि लागि परिरहेका छौँ त्यसै गरी तपाईँका एसएमएसहरू मोबाइलको म्यासेज बक्समा गएर यचआरएस त्यस पछाडि एउटा खाली ठाउँ र यम यम लेखेर त्यस पछाडि एउटा खाली ठाउँ तपाईँको नाम ठेगाना सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने यो सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि You're there? किस्मत का है खुल जाना तेरा दीदार हुआ पहला सा प्यार हुआ पहली ही बार हुआ इस दिल को ना तो इनकार हुआ ना ही इकरार हुआ जाने क्या रात का है खुल जाना तेरा दीदार हुआ पहला सा प्यार हुआ पहली दीवार हुआ इस दिल को ना तो इनकार हुआ ना ही इकरार हुआ जाने क्या यार हुआ इस दिल को ले गए da da da da da da ga ga ma ba ma ga ma ma da da da da लिया पहला सा प्यार हुआ पहली ही बार हुआ इस दिल को तेह्र दिदार हो यो निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ मैले तपाईँको लागि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ म छु तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँको सन्देशहरू राख्ने क्रममा अबको क्रम भने हामी अन्तिममा छौँ दुई मिनट मात्र बाँकी छ दस बज्नको लागि तपाईँको थुप्रै सन्देशहरू छ म सर पढिहाल्छु र केही ढिला पनि हुनसक्छ दस बजेभन्दा पछाडिसम्म लाने लान नहुने अवस्था छ तर पनि तपाईँको सन्देशहरू सरर र म पढिहाल्छु एसएमएस हाई दादा खाना भयो त मे हेटौँडाबाट सिमरन तुलनामा मेरो मनको मान्छेलाई मिस यु एन्ड लभ यु रुरेस लेख्नु भएको छ सुरेश लेख्नु भएको कि रुरेस भनिदिनु है त दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको सिमरनजी यो एसएमएसको लागि समय अभाव कारण मैले तपाईँको पुरा एसएमएसहरू पढ्न पाइरहेको छैन तपाईँको आफ्नो मान्छेलाई माया गर्नुहुँदो रहेछ धेरै खुसी लाग्यो र आफ्नो मान्छेले पनि सुनिरहनु भएको होला त्यसै गरी अर्को एसएमएस छ हाइदा म बुद्ध मुक्तान हटिया तिनबाट जति पनि सरोवर एफएम प्रेमीहरूलाई मिस यु एन्ड लभ यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस हाई दादा म रोसी न्युपाने रोजी या रोसी म कन्फ्युज भएँ अलिकता आरओएसआई लेख्नु भएको छ मैले गच गलत उच्चारण गरेँ भने माफ माफ माग्छु म साथी रोजीजी या रोसीजी रोजी लेख्नुभयो होला रोजी न्युपाने फ्रम शान्तिनगर यो मुटुको यो मुटुको धड्कन मुटुसम्मको कार्यक्रम एकदम मनपर्छ यो एसएमएस मेरो जान हज भुवन जान लेख्नु भएको छ हज भुवन नेउपानेलाई अलि अललाई आई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ राम्रो सोची कहिले नि सुगन्ध कहिले नि नछार्नु नछाड्नु है भन्नुभएको रहेछ मलाई जस्तो अरूलाई त्यस्तो कुरा नगर्नु है दा म उही लजालो मायाको सङ्गम मनिषा बल भन्नुभएको छ थ्याङ्क यू सो मच मनिषाजी तपाईँको एसएमएस अन्तिममा होइन पढ्न पाएँ त्यसै गरी अर्को एसएमएस छ केशव चन्द्रजी खबर ध्रुव रेग्मी अभागी मान्छे हेटौँडा एक आज मेरी काली बिमारी छेरे शीघ्र स्वास्थ्य लाभको कामना एन्ड मिसी भन्नुभएको छ थ्याङ्क यू सो मच र उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र दाजु खाना भयो त फ्रम निबुवाटारबाट कान्छा कमल मायाको सन्देश भन्नु माइको सन्देश भन्नुपर्दा यो एसएमएस पढिसकेको रहेछु थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अह अर्को एसएमएस छ हाई दादा सन्चै हुनुहुन्छ म चौगडाबाट प्रयास तामाङ म मेरो मुटु सुस्मितालाई सधैँ खुसी रहनु भन्न चाहन्छु अलि रिसालु छे मेरो <laughs> अलि रिसाले चाहिँ भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र तपाईँका थुप्रै एसएमएसहरू अझै बाँकी रहे मैले पढ्न पाइनँ सरी त्यसको लागि गणेशजीले पनि एउटा मुक्तक पठाउनु भएको थियो त्यो मुक्तक पनि पढ्न पाइनँ त्यसै गरी अर्को साथी हुनुहुन्थ्यो राजप्रिस क्लास श्रेष्ठ उहाँले पनि यस कमेन्ट गर्नुभएको थियो उहाँको पनि पढ्न पाइनँ त्यसको लागि क्षमा प्रार्थी छु र तपाईँका सन्देश तपाईँको यो मायाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनेर बसिदिनु हुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम मुटुदेखि मुटुसम्मको यो बसाइबाट आजलाई भने म छुट्टिन चाहन्छु आजको लागि म तपाईँकै मनमित्रको साथी चन्द्र पनि बिदा हुन्छु हवस् त नमस्ते शुभरात्री